आज तपाईँको दिन शुभ बितोस् नमस्कार रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हट सकिन्छ साझा Nepal W W W dot CIN dot org dot एनपीमा पनि चाहेको बेला विश्वभरि सुन्न सकिन्छ साझा नेपालको आजको भाग एक सय बयासीमा हामी शान्ति प्रक्रिया ठूला दलहरूले घोषणा गरे जस्तै टुङ्गिएकै हो त भन्ने बारेमा छलफल गर्दै अब संविधान सभा मार्फत कसरी संविधान बनाउन सकिन्छ भन्ने बारेमा छलफल गर्दछौं छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की र अधिवक्ता दिनेश त्रिपाठी सहभागी हुनुहुन्छ देशभरिका दुई सय भन्दा बढी सामुदायिक रेडियोहरूबाट प्रसारण भइरहेको कार्यक्रम साझा नेपालको आजको भागमा हामी नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यको बारेमा छलफल गर्न गइरहेका छौँ हामीसँग आज हुनुहुन्छ नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्की र अधिवक्ता दिनेश त्रिपाठी यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ धन्यवाद सबैभन्दा पहिले हरिकृष्णजीलाई अहिले विशेष गरेर राजनैतिक दलहरूले नेपालको शान्ति प्रक्रिया पुरा भयो भनेर अस्ति घोषणा गरे खास तपाईँलाई कस्तो लाग्छ नेपालको शान्ति प्रक्रिया पुरै भएको नेपालको शान्ति प्रक्रिया पुरा हुनका लागि चाहिँ के हुनु भने एक चाहिँ यो संविधान निर्माणको चरण पार भइसकेको हुनु पर्थ्यो दोस्रो द्वन्द कालमा भएका जुन घटनाहरू छन् अधिकार उल्लङ्घनका घटनाहरू छन् र गम्भीर अपराधको कोटीमा पर्ने अपराधमा संलग्न व्यक्तिहरू छन् ती व्यक्तिहरूको सम्बन्धमा छानबिन गर्ने सत्य निरूपण तथा मेलमिलाप आयोग बनेर बेपत्ताहरूको छानबिन आयोग बनेर त्यसको छानबिन गर्ने प्रक्रियाहरूको आरम्भ पनि अहिले भएको छैन वास्तवमा त्यसले गर्दाखेरि अब यो शान्त प्रक्रिया समाप्तै भइसक्यो भन्दाखेरि चाहिँ त्यो शान्ति प्रक्रियाको एउटा चरण रहेको चाहिँ एउटा समकालीन न्यायलाई सम्बोधन गर्नुपर्ने विषय हो त्यो विषयलाई चाहिँ छायामा पार्न प्रयत्न गरेको हो कि भन्ने जस्तो बुझिन्छ वास्तवमा यो शान्ति प्रक्रियाले चाहिँ अहिले एकदम अन्तिम रूप धारण गरिसक्यो भनेर भन्ने स्थिति चाहिँ छैन दिनेश त्रिपाठीजी तपाईँ अब समकालीन न्यायको बारेमा कुरा उठाउँदै आउनुभएको यो आयोग नै गठन नभए हरिकृष्णजीले भनेको जस्तो आयोग नै गठन नभइकन शान्ति प्रक्रिया पुरा भयो भनेर दलहरूले भनेका छन् अब यसलाई चाहिँ अरूले पनि स्वीकार गरेको जस्तो छ तपाईँले के भन्नुहुन्छ अब संक्रमणकालीन न्यायको क्षेत्रमा काम गर्नेहरूले यो शान्ति प्रक्रिया पुरा भएको भनेर बसेका हुन् कि के हो पहिलो कुरा हाम्रो जुन राजनीतिज्ञहरूले जुन यस किसिमको अवधारणा ल्याए मलाई के लाग्छ नि उहाँले आदोपान्त रूपमा विशेष शान्ति सम्झौताको अध्ययनै गर्नु भएको छ कि छैन भन्ने कुरामा मलाई शङ्का लाग्यो किनभने यो नितान्त सतही बुझाइ हो लडाकुहरूको व्यवस्थापनलाई मात्रै उहाँले शान्ति प्रक्रिया भनेर मान्नु भएको रहेछ तर वास्तवमा के छ भने शान्ति प्रक्रिया भनेको एउटा धेरै ठुलो यो भास्ट प्रोसेस हो यो बहुआयामिक प्रक्रिया पनि हो पहिलो कुरा त के छ भने द्वन्दका कारणहरू त्यो कारणहरूलाई पहिचान गर्नु जरुरी छ र त्यो कारणहरूलाई जबसम्म हामी एउटा विश्वसनीय ढङ्गले सम्बोधन गर्दैनौँ तबसम्म शान्ति प्रक्रिया पुरा भएको मानिने छैन यो कुराहरूलाई सामाजिक आर्थिक राजनीतिक रूपान्तरणको जुन एजेन्डा छ यो धेरै कुराहरू छ र त्यसै गरी के छ भने अब शान्ति प्रक्रियाको एउटा मानवीय पक्ष पनि छ खालि लडाकुको व्यवस्थापन एउटा मिलिट्री सोल्युसनको मात्र कुरो छैन मानवीय कुरा के छ भने जस्तो अघि अध्यक्षजीले भन्नुभयो जस्तै जबसम्म द्वन्द्वको दौरानमा जुन मानव अधिकारको र अन्तर्राष्ट्रिय मानव मानिय कानुनको जुन गम्भीर उल्लङ्घनहरू भए त्यो उल्लङ्घनकर्ताहरूलाई न्यायको कटघरामा ल्याउनु जरुरी छ जुन मानव अधिकार कानुन र अन्तर्राष्ट्रिय मानवीय कानुनको जसले गम्भीर उल्लङ्घन गरेको छ तिनीहरूलाई माफी दिन सकिँदैन र उनीहरूलाई न्यायको दायरामा कानुनको दायरामा उनीहरू ल्याउनै पर्दछ किनभने शान्ति भनेको युद्धको अभाव मात्र होइन बन्दुक नचल्नु मात्र शान्ति होइन शान्तिको लागि चाहिँ के छ भने मानव अधिकारको सुनिश्चितता आवश्यक छ शान्ति हुनको लागि विधिको शासन प्रत्याभूत हुनु जरुरी छ शान्ति हुनको लागि नागरिकको सार्वभौम सत्ता चाहिँ सुनिश्चित हुनु जरुरी छ एउटा नागरिक चाहिँ के छ भने आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनु जरुरी छ खालि के छ भने यदि लडाकुहरूको व्यवस्थापनलाई शान्ति प्रक्रिया मान्ने हो भने त्यसो भए हामीले यो मान्नु पर्ने हुन्छ कि चौध सय पन्ध्र सय मान्छेले सेनामा जाहिर खुवाउनको लागि मात्रै के दस वर्षसम्म सत्र हजार मान्छेको हत्या गरिएको थियो त हजुर हरिकृष्णजी अब संविधान निर्माण गर्नको लागि अब संविधान सभाको निर्वाचनको समेत मिति समेत घोषणा हुन सकेका छैन यो अवस्थामा अब दलहरूले शान्ति प्रक्रिया पुरा भयो भनेर भनेका छन् छन् यो संविधान निर्माण पुरा नभई उहाँले भनेको जस्तै शान्ति प्रक्रिया पुरा नहुने हो कि के हो संविधान निर्माणको प्रक्रिया चाहिँ समाप्त भएको छैन संविधान निर्माणको प्रक्रिया नै समाप्त नभइकन चाहिँ शान्ति प्रक्रिया समाप्त भयो भनेर भन्न मिल्ने अवस्थै हुँदैन अब संविधान सभाको निर्वाचन हुन्छ भन्ने कुरामा अझै शङ्का छ अहिले जुनमा अब निर्वाचन हुन सक्दैन भन्ने अहिलेको सरकारले करिब करिब भनिसके जस्तो अवस्था छ निर्वाचन आयोगले पनि सम्भव छैन जुनमा भनेर भनिसक्यो स्थितिमा चाहिँ संविधान सभाको निर्वाचनै हुन्छ कि हुँदैन भन्ने कुरा एकातिर सन्देहास्पद एउटा शङ्कास्पद स्थितिमा छ त्यो कुरा के छ भन्दाखेरि यो सरकार अवैध रूपमा चाहिँ बनेको हुनाले गर्दाखेरि असंवैधानिक रूपमा बनेको हुनाले यो सरकारले निर्वाचन सक्दैन भन्ने चाहिँ मतलब के भने एउटा एउटा राजनीतिक शक्ति पनि चाहिँ बाहिर लागिरहेको छ नागरिक समाजको सरकार चाहिँ वास्तवमा चाहिँ मतलब के भने असंवैधानिक रूपमा चाहिँ निर्माण भएको हो भन्ने कुराको आवाज उठाइरहेको छ अब यी सबै मागहरूलाई सम्बोधन नगरिकन यदि सरकारमा बस्ने सरकारमा जानेको एउटै मात्र एजेन्डा निर्वाचन भएको थियो भने निर्वाचनलाई सहज बनाउनका लागि के के कार्यहरू चाहिँ अहिले गर्नु पर्थ्यो भन्ने कुरातर्फ अलिकति पनि चाहिँ मतलब के भन्दाखेरि यो सरकारमा बस्नेहरूप्रति संवेदनशीलता भएको जस्तो देखिराखेको छैन अब यो स्थितिमा कसरी यो निर्वाचनको चाहिँ मतलब के भने सुनिश्चितता होला भन्ने कुराहरू चाहिँ वास्तवमा यत्र तर्त्र मतलब के भने शङ्का र सन्देहको चाहिँ स्थितिहरू उत्पन्न भइरहेका छन् त्यसपछि अब सहमति राष्ट्रिय सहमति गरी संविधान सभाको चुनाव गर्नको लागि चाहिँ अब यो सरकारले सक्दैन अर्को उपको खोजी गर्नुपर्छ अब होइन म अहिले यही पनि भन्दिनँ तर एउटा एउटा म मेरो भनाइ के हो भन्दाखेरि एउटा प्राइम एउटा कुरो चाहिँ के थियो भन्दाखेरि यो सरकारको अध्यक्षता गर्ने अध्यक्ष न्यायिक मूल्य र मान्यता सम्पूर्ण ध्वस्त पारेर उहाँ चाहिँ गइराख्नु भएको कारणले गर्दा र धेरैजसो राजनीतिक शक्तिहरूले पनि यो प्रश्नलाई गम्भीरतापूर्वक उठाइरहेको स्थितिमा उहाँले कम्तीमा राजनीति यदि चाहिँ मतलब के भने उहाँ निर्वाचन गराउने उहाँको प्रतिबद्धता हो भने उहाँको अठोट हो भने उहाँले निर्वाचनलाई सहज बनाउनका लागि मैले राजीनामा दिएँ भनेर चाहिँ घोषणा गरेर अनि त्यस पछाडि चाहिँ निर्वाचनका लागि चाहिँ आह्वान गर्न सक्नु पर्थ्यो उहाँले यदि त्यो उहाँको निर्वाचन गर्ने अठोट हो भने होइन भने उहाँले पनि चाहिँ निर्वाचनलाई एउटा चाहिँ आफ्नो सत्ताको आयु लम्ब्याउनेको रूपमा चाहिँ मतलब के भन्दाखेरि अब परिणत गराउने सम्भावनाहरू चाहिँ देखिन थाल्छ अब त्यसैले गर्दाखेरि म के भन्छु भन्दाखेरि यदि निर्वाचन गराउने हो भने पहिलो शर्त चाहिँ वास्तवमा मन्त्री परिषद यो चुनावी मन्त्री परिषदका अध्यक्षले प्रधान न्यायाधीशको पदबाट कम्तीमा राजीनामा दिनुपर्छ अनि त्यस पछाडि निर्वाचनका लागि उहाँले अब म चाहिँ निर्वाचनको लागि तयार भएर आएँ निर्वाचनको लागि तपाईँहरू सबैले सहयोग गर्नुहोस् भनेर आह्वान गर्नुपर्छ अनि मात्रै निर्वाचनको माहौल निर्वाचन सम्पन्न पनि हुने एउटा अवस्थाहरू उत्पन्न पनि हुन्छन् होला जस्तो लाग्छ मलाई चाहिँ दिनेशजी अब यो दलहरूले अब संविधान सभाको निर्वाचनको मिति समेत घोषणा गर्न नसक्ने अवस्था छ हरिकृष्णजीले भनेको जस्तै अब जुन निर्वाचनको मुख्य उद्देश्यका साथ यो सरकार गठन भयो मिति घोषणा गर्न सक्ने अब असारमा गर्न नसक्ने भयो अब मक्सिर भावना हुँदै गयो भन्ने छ होइन अब यसमा चाहिँ कसरी निकास दिने के गर्ने होला यहाँको विचारमा र वास्तवमा के छ भने प्रधान न्यायाधीश उहाँ मन्त्री परिषदको अध्यक्ष हुनुभयो संसारमा यस्तो कहीँ पनि हुँदैन प्रति पृथ्वीकरणको यो पूर्णतया विपरीत छ उहाँले आफ्नो पदबाट राजीनामा दिने कुनै तत्परता उहाँले देखाउनु भएको छैन र अब एउटा के देखियो भने मन्सिरमा फेरि चुनावको रटान सुरु गरियो अहिलेसम्म चाहिँ के भन्यो भने वैशाखमा जेठमा जेठमा असारको पहिलो हप्ता भनेर रटान गरियो अब यसपछि के छ भने अब फेरि मन्सिर मन्सिर रटान सुरु हुन्छ मलाई लाग्छ जब यो असोज आउन थाल्छ अनि के भनिन्छ ल अब यो त समय पुग्दैन भनेर भनिन्छ भन्दाखेरि के छ भने चुनाव गराउनको लागि एउटा गम्भीर राजनीतिक प्रतिबद्धताको अभाव छ राजनीतिक तकको अभाव छ चुनाव नै गराउने उद्देश्य छैन सत्तामा बिना चुनाव बसिरहने त्यो संविधानको जबसम्म सुनिश्चितता हुँदैन त्यसको कुनै पनि अर्थ हुँदैन र म त के भन्छु भने जसरी दक्षिण अफ्रिकामा भारतमा जहाँ पनि संविधान लेखियो एउटा आधारभूत मूल्य मान्यता सिद्धान्त के हुने संविधानको त्यो अन्तर्वस्तु भन्ने विषयमा चाहिँ के छ भने एउटा आम सहमति भएको थियो यहाँ त्यो सहमति भएको छैन त्यस के छ भने स्थिति अत्यन्त जटिल छ अत्यन्त गम्भीर छ र यो मुलुकले चाहिँ के छ भने कुनै एउटा निकास दिनको लागि राजनीतिक दलहरूको बिचमा जुन एउटा गम्भीर राजनीतिक इच्छा शक्ति मुलुकको सर्वोपरितालाई ध्यानमा राखेर लोकतन्त्रको सर्वोपरितालाई ध्यानमा राखेर जसरी उहाँहरूले चाहिँ के छ भने एउटा विचार गर्नुपर्ने हो त्यो देखिन लागेको छैन जस्तो लाग्छ मलाई तपाईँ अहिले सिआइएन मार्फत देशभरिका सामुदायिक रेडियोहरूबाट कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ हामी छलफललाई फेरि पनि जोड्ने नै छौँ तर अहिले चाहिँ केही प्रतिनिधि पहिले नेपाली काङ्ग्रेसका नेता रमेश लेखकको विचार सुनौ अब द्वन्द्वको प्रकृति सशस्त्र नरहेको अवस्था भएको हुनाले आधारभूत रूपले टुङ्गेको हो तर अब दीर्घकालीन शान्ति प्रक्रियाका त तमाम आयामहरू हुन्छन् अरू पनि केही कुराहरू चाहिँ अगाडि बढ्दै जानुपर्छ जस्तो उदाहरणका लागि संविधान बन्ने काम सकिएको छैन त्यसका साथसाथै अरू पनि केही कुराहरू छन् तर सशस्त्र द्वन्द्वको अवस्थाबाट चाहिँ त अब मुलुकले एउटा निकास पाएको अवस्था त्यस्तै गरी अमेरिकामा बसेर कानुन व्यवसायको रूपमा काम गरिरहनुभएका खगेन्द्र जीसीले नेपालको शान्ति प्रक्रियालाई कसरी हेरिरहनु भएको छ एकैछिन सुनौ उहाँको विचार सबै नेताहरूले चाहिँ आफ्नो चाहिँ इन्ट्रेस्टलाई अगाडि सारेर देशको इन्ट्रेस्टलाई चाहिँ पछाडि सारेको कारणले हो अब त्यो त्यो प्रक्रिया अझै अगाडि बढ्यो भने चाहिँ अब चाहिँ के अरे नेपाल चाहिँ के अरे फेल लिस्टेड हुन बेर छैन त्यसले गर्दाखेरि के भने अब अहिले चाहिँ के भने संयमशील भएर एटलिस्ट संविधान चाहिँ ल्याउनुपर्छ भन्ने कुरामा चाहिँ के भने सबैको चाहिँ अन्डरस्ट्यान्डिङ आयो भने संविधान डेफिनेटली आउँछ पार्टीहरूले मिलेर जसरी वे आउट निकालेर चाहिँ देशको चाहिँ देशमा चाहिँ के भने शान्ति सुव्यवस्था र प्रजातान्त्रिक व्यवस्थाको कायम गरून् भन्ने हो हामीले त्यसमा कुनै किसिमको चाहिँ अदरवाइज सोध्दैनौँ हामीले चाहिँ तर के भने सबभन्दा मुख्य प्रब्लम चाहिँ के हो भने हिँडै चाहिँ के भने आफ्नै चाहिँ देशको इन्ट्रेस्टको लागि चाहिँ के भने आफै चाहिँ के भने अब नमिलेर अनि बाह्य शक्तिहरूमा चाहिँ के भन्दा भन्दाखेरि चाहिँ यहाँको चाहिँ पावरलाई चाहिँ ट्रान्सफर गराएर अब त्यस्तो खालको कि अब के भने आफूले गर्न नसकिने बाहिरको मान्छेलाई चाहिँ के भने ट्रान्सफर गरिदिने त्यस्तो खालको काम चाहिँ गर्नु भएन आफै गर्नु पर्यो त्यसै गरी हामीसँग शान्ति प्रक्रियामा द्वन्दविद विष्णु पाठकको विचार पनि छ सेना समायोजनकै मात्रै पर्ने हो सेना समायोजन भनेकै नेपालको शान्ति प्रक्रियालाई बुझ्ने हो भन्दाखेरि एक किसिमले सकिएको देखिन्छ चौध सौ बयालिसजना सेनाका लागि तालिम लिइरहेको अवस्था हो र चौध सौ साठीबाट पनि अरू सङ्ख्या चाहिँ अहिले शैक्षिक अवकाशमा जाने भन्ने प्रश्नहरू उठिरहेको छ शान्ति प्रक्रियाकै कुरा गर्ने हो भने हामीले हेर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण सवाल बत्तिस हजार दुई सौ पचास सेना चाहिँ अनमिनको पहिलो रजिस्टर त्यहाँ गणना गरिएको थियो तर त्यो सङ्ख्या घट उन्नाइस हजार छ सौ दुई भयो जस्तो भेरिफिकेसन चार हजार आठलाई चाहिँ अयोग्य भनेर पनि भनिएको अवस्था हो यदि उन्नाइस हजार छ सौ दुईको सङ्ख्या हेर्नुहुन्छ भने त्यही सङ्ख्यालाई आधार मान्ने हो भन्दाखेरि नेपालको शान्ति प्रक्रिया सात पोइन्ट चार प्रतिशत मात्रै पूर्ण भएको अवस्था छ नयाँ बयानब्बे पोइन्ट अथवा छ प्रतिशत पूर्ण भएको अवस्था छैन तपाईँ अहिले सिआइएन मार्फत देशभरिका सामुदायिक रेडियोहरूबाट कार्यक्रम साझा नेपाल सुन्दै हुनुहुन्छ आज हामीले शान्ति प्रक्रिया र संविधान निर्माणको कामको पूर्णताको बारेमा छलफल गरिरहेका छौँ अब फेरि छलफललाई जोडौँ देखिन लागेको छैन जस्तो लाग्छ मलाई हरिकृष्णजी अब दलहरूले चाहिँ यो भनौँ न एउटा संविधानको निर्वाचनको मिति पनि घोषणा नहुने संविधानका अन्तर्वस्तुको पनि टुङ्गो नलागेको अवस्थामा यो अब एकतिर चाहिँ अब कर्मचारीहरू अथवा भनौँ न गैर राजनीतिक व्यक्तित्वहरूलाई चाहिँ सत्ता हस्तान्तरण गर्दै जाने अर्कोतिर चाहिँ अब शान्ति प्रक्रियालाई पनि अब टुङ्गा आयो भनेर आफू पन्छिन खोज्ने अब सक्यो काम हामीले अरूलाई जिम्मा लगायौँ भन्ने यस्ता गतिविधि चाहिँ अब यो ठुला दलहरूले किन गरिरहेछन् तपाईँको विश्लेषण यसमा के छ अब यो स्वाभाविक रूपमा एउटा चाहिँ के होला भने सत्यको खोजी गर्दा कतै आफैमाथि गलपासो त लाग्दैन भन्ने राजनीतिक दलका नेताहरूलाई सायद त्यो डर उहाँहरूभित्र छ होला जस्तो लाग्छ मलाई शान्ति प्रक्रिया टुङ्ग्यो अब यो आयोग पनि पछि बिस्तारै गठन गर्दै जाँदा एउटा कसैको पनि ध्यान नजाने गरेर गठन गर्ने अनि शान्ति प्रक्रिया टुङ्ग्यो भनेर हल्ला गर्ने अब अन्तर्राष्ट्रिय रूपमा पनि सायद उद्देश्य त्यो होला कि उहाँहरूले यदि यो भ्रममा हुनुहुन्छ कि हामीले शान्ति प्रक्रिया टुङ्गो लाग्यो भनेर भनिसकेपछि सारा संसारले अविश्वास गर्छन् मानिदिन्छन् अनि त्यहाँबाट त्यसलाई चाहिँ फेरि चाहिँ मतलब के भन्दाखेरि कोट्याउँदैनन् यस्तो कुरो हुन्छ जस्तो मलाई लाग्दैन किनभने अहिले चाहिँ मतलब के भने यदि राष्ट्रमा कानुनी राजको प्रवर्धन गर्न सकेन भने कुनै राज्यले कानुनी राजको प्रवर्धन गर्न सकेन भने अन्तर्राष्ट्रिय कानुनले अपराध मानेका कुनै पनि अपराधमा संलग्न व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय अधिकार क्षेत्र ग्रहण चाहिँ मतलब कुनै पनि मुलुकले चाहिँ उहाँहरूमाथि मुद्दा चलाउन सक्छ भन्ने कुराको उदाहरण हाम्रै नेपालको कुमार लामा बनिसकेका छन् त्यसकारणले मेरो सल्लाह चाहिँ के हो भने हाम्रा दे, देशका राजनीतिक दलका नेताहरूले चाहिँ अर्को देशमा गएर त्यसरी बेजतिपूर्ण ढङ्गले अर्काको देशमा गएर न्यायिक कठघरामा उभिनु भन्दा आफ्नो देशको न्याय व्यवस्थालाई सबल र सफल बनाएर त्यहाँभित्र चाहिँ परीक्षण गराउने र गर्ने अवस्था सिर्जना गर्नु चाहिँ बुद्धिमानी हुन्छ आम माग दिने हिसाबले त्यसको चाहिँ गठन गरेर अन्तर्राष्ट्रिय क्षेत्रको चाहिँ आँखामा छारो हाल्ने प्रयास गर्नुभयो भने त्यसले उहाँहरूलाई नै धोका हुन्छ र त्यसले दीर्घकालीन रूपमा चाहिँ मतलब के भने कसैलाई पनि फाइदा हुँदैन र दिगो शान्ति स्थापना हुन पनि सक्दैन त्यसो भएको हुनाले गर्दाखेरि उहाँहरूले त्यो भ्रम नपाल्नु राम्रो हो र यो शान्ति प्रक्रियालाई चाहिँ मतलब के अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने किसिमबाट चाहिँ शान्ति प्रक्रियालाई चाहिँ टुङ्गोमा पुर्याउनु उपयुक्त हुन्छ त्यो गर्ने भनेको चाहिँ सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग जुन हुनुहुन्छ त्यो छानबिन आयोगहरू चाहिँ अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको बनाउनु पर्छ जो अन्तर्राष्ट्रिय क्षेत्र मानव अधिकारको क्षेत्रमा क्रियाशील सबै सङ्घ संस्थाहरू र निकायहरूलाई मान्य हुने किसिमबाट त्यो आयोगको चाहिँ गठन गर्ने त्यो आयोग निर्माण सम्बन्धी कानुनको निर्माण गर्ने कार्य गरेर त्यसलाई चाहिँ टुङ्ग्याएर चाहिँ मतलब के अगाडि बढ्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि राजनीतिक दलका नेताहरूको पनि हितमा हुन्छ मुलुकको पनि हितमा हुन्छ शान्तिको पनि हितमा हुन्छ र दिगो शान्ति त्यसबाट स्थापना हुन सक्छ र भोलि फेरि चाहिँ यस्ता खालका घटनाहरू नेपालमा कम्तीमा चाहिँ नदोरिने एउटा ग्यारेन्टी पनि हुन सक्छ होइन भने फेरि आजका यी नेताहरू भोलि उहाँहरू जसरी चाहिँ मतलब के भनेदेखि हिजो शिकार बन्नुभयो अथवा शिकार बनाउनु भयो फेरि भोलि पनि चाहिँ उहाँहरू शिकार बन्ने एउटा अवस्था रहन सक्छ त्यस कारणले गर्दाखेरि त्यतातिर चाहिँ नलाग्नु राम्रो भन्ने लाग्छ मलाई अब संविधानको कुरा गर्दाखेरि पहिलो संविधान सभाले एउटा भनौँ न संविधानका अन्तर्वस्तुहरू पनि नटुङ्गाइकन निर्माण प्रक्रिया गर्दाखेरि चार वर्ष त्यत्तिकै खेर गयो कस्तो संविधान बन्छ भनेर अन्तिमसम्म पनि कसैले परिकल्पना गर्ने अवस्था थिएन सहमति भएको थिएन अब चाहिँ के गर्नुपर्छ अब संविधान कुन प्रक्रियाबाट जानुपर्छ पहिलो सहमति गर्दा के के विषयमा सहमति गर्नुपर्छ दलहरूले आगामी संविधान सभाको अधिकार क्षेत्रमाथि हस्तक्षेप हुने गरेर अहिले राजनीतिक दलहरूले कुनै पनि सहमति त्यसमा पनि चाहिँ अहिले आफूलाई हिजो संविधान सभाको म्यान्डेट लिएर आफू चाहिँ ठुला दल भनेर चाहिँ आफूलाई स्वघोषित रूपमा चाहिँ हिँडिराख्नु भएको अवस्थामा भोलिको आउने संविधान सभालाई आकलन गरेर भोलिका संविधान सभाका विषयवस्तुहरूलाई अहिले उहाँहरूले टुङ्गो लगाउन सक्नुहुन्न त्यो टुङ्गो लगाएको कुरालाई भोलि आउने संविधान सभाले मान्नुपर्छ भन्ने कुनै पनि बाध्यता हुँदैन त्यसकारणले गर्दा भोलि अब यदि संविधान सभाको निर्वाचन सम्पन्न भएर संविधान सभा चाहिँ बनेर आयो भने त्यस पछाडि चाहिँ त्यो संविधान सभाको चाहिँ मतलब के पहिलो प्रेलिमिनरी फेजमा चाहिँ के गर्नुपर्ने हुन्छ भन्दाखेरि संविधानका आधारभूत विशेषताहरू चाहिँ के के हुने कुन खालको संविधान हामी बनाउन गइरहेका छौँ ती संविधानका अन्तर्वस्तुहरू चाहिँ के के हुन्छन् भन्ने कुराको चाहिँ मतलब एउटा प्रिन्सिपलहरू चाहिँ पहिले पास गर्ने अनि त्यो प्रिन्सिपलको चाहिँ फ्रेमवर्कभित्र बसेर अनि संविधान निर्माण गर्न चाहिँ लाग्यो भने चाहिँ त्यस पछाडि संविधान बनाउन चाहिँ सहज हुन्छ जस्तो लाग्छ त्यसैले त्यस ढङ्गबाट चाहिँ अगाडि बढियो भने गर्ने र संविधान सभामा चाहिँ मतलब के भने विषयवस्तुहरूलाई राजनीतिक दलको हस्तक्षेप भन्दा पनि संविधान सभाका सभासदहरूलाई नै त्यस विषयमा चाहिँ गम्भीरतापूर्वक छलफल गर्न दिने एउटा वातावरण सिर्जना गर्न लाउनुपर्छ राजनीतिक दलहरूले संविधान सभालाई पनि अनिर्णयको बन्दी राख्ने र राजनीतिक दलहरू कुनै पनि चाहिँ मतलब के भने कार्यहरूलाई चाहिँ गर्न नदिने अवस्था जुन अहिले सिर्जना गरियो त्यसलाई चाहिँ वास्तवमा चाहिँ के भन्दाखेरि संविधान सभालाई नै क्रियाशील बनाउने र संविधान सभाभित्र इन्डिपेन्डेन्टली चाहिँ काम गर्न सक्ने एउटा वातावरण सिर्जना गरियो भने संविधान बन्न सक्ला दिनेशजी अब पहिलाको असफलतालाई चाहिँ हृदयगम गरी दलहरूले चाहिँ अब चाहिँ संविधान निर्माण प्रक्रिया कसरी अगाडि बढाउनु पर्छ हरिकृष्णजीले भनेको जस्तै ती अन्तर्वस्तुहरूलाई कहिले चाहिँ सहमति गरेर त्यसमा निचोडमा निष्कर्षमा पुगेर अगाडि बढ्ने हो कि अथवा पछि गर्ने हो अथवा संविधान पहिल्यैको प्रक्रियाबाट संविधान निर्माण गर्ने हो कि अब फरक प्रक्रिया अप्नाउनु पर्छ के छ पहिलो कुरा त एउटा के सुनिश्चित निश्चित हुनु जरुरी छ भने कि आगामी संविधान एउटा लोकतान्त्रिक संविधान हुन्छ भन्ने कुरा चाहिँ के छ भने निश्चित हुनु जरुरी छ र यसले यो अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूमा विधिको शासनको आधारभूत सिद्धान्तहरूमा आधारभूत मानव अधिकारहरूको प्रत्याभूति हुने गरी न्यायिक स्वतन्त्रतामा कुनै कटौती नहुने गरी यी जुन बेसिक जुन आधारभूत लोकतन्त्रको कोर भ्यालु हो नि वास्तवमा के छ भने त्यो कुरा चाहिँ सुनिश्चित हुनु जरुरी छ यदि त्यो संविधान सभाले एउटा लोकतान्त्रिक संविधान प्रड्युस गर्न सकेन भने यो यो जम्मै यो एक्सर्साइजको कुनै निष्फल भएर जान्छ र नेसनको आकाङ्क्षालाई पनि राष्ट्रको आकाङ्क्षालाई पनि त्यसले पूर्ति गर्दैन त्यस कारण के सम्पूर्ण राजनीतिक दलहरूले त्यो एउटा प्रतिबद्धता राष्ट्रका अगाडि गर्नु जरुरी छ र त्यसको लागि चाहिँ के छ भने एउटा विश्वसनीय वातावरण पनि बनाउनु जरुरी छ र एउटा कुरा के छ भने जब हामी संविधान सभाको निर्वाचनमा जाँदैछौँ भने त्यो भनेको के छ भने एउटा पिपुल ड्रिफेन प्रोसेस हो कि सभाको र अर्को कुरा जस्तो भन्नुहोस् न अब अहिले जब संविधान सभाको अवधि सिद्धिने बेला के छ भने आयोग बनाउनु हो यस्तो कुराले चाहिँ के छ भने फाइदा गर्दैन मलाई के लाग्छ भने एउटा चाहिँ के छ भने टेक्निकल एउटा एउटा एक्सपर्टले चाहिँ के छ भने वर्कआउट गर्दै के बिग्रिन्छ र त्यसले एउटा वर्कआउट गर्छ स्टडी गर्दै लाउँछ उसले नेसन वाइड के छ भने छलफल गर्छ उसले चाहिँ के छ भने एउटा एउटा चाहिँ के छ भने तयार गर्छ नि प्रारूप एउटा तयार गर्छ त्यसमा आखिर त पोलिटिकल पार्टिजहरूले नै हुन् पोलिटिसियन्सहरूले र अर्को कुरा के छ भने जबसम्म यो संविधान सभाको निर्वाचनमा सबैको एउटा सहभागिता हुँदैन र यो संविधान सभाको जुन निर्वाचन हुन्छ त्यसको त्यो प्रक्रिया पनि विश्वसनीय हुनु फ्री एन्ड फेयर इलेक्सन हुनु पर्यो अब अहिले चाहिँ के छ भने मैले सुन्दैछु निर्वाचन आयोगले केही राम्रो कुराहरू ड्राफ्टमा ल्याएको थियो जस्तो थ्रेस होल्डको कुरो ल्याएको थियो एक प्रतिशतभन्दा कम मत नल्याउनेले चाहिँ के छ भने त्यसको पाएको मत चाहिँ सिटमा ट्रान्सलेट नहुने फेरि आजको न्युजमा के छ भने होइन त्यो कुरो चाहिँ अब हटाइने भन्ने कुरा क्रिमिनलहरूलाई पनि के छ भने चुनाव लड्न पाउने खा किसिमको ल्याउँदैछ मलाई लाग्छ यो थ्रेस होल्डको कुरो इम्पोर्टेन्ट थियो किनभने यो थ्रेस होल्ड नहुँदाखेरि तपाईँको के छ भने हिजो संविधान सभामा चाहिँ के छ भने पच्चिसवटा त्यो पच्चिसवटा दल हुँदाखेरि के छ भने कसैको बहुमत पनि हुँदो रहेछ त्यसमा चाहिँ के छ भने एउटा कसै त्यो बहुमत पुर्याउनु पनि धेरै गाह्रो हुँदो रहेछ र त्यसमा पनि के छ भने राष्ट्रले नचिनेका मान्छेहरू पनि आउँदो रहेछन् किनभने एउटा तपाईँको नेसन एउटा नेसन वाइड एउटा चाहिँ एक्सेप्टेबिलिटी नभएको एउटा पार्टी जसले चाहिँ के छ भने त्यो त्यो आए त्यसले कम्प्लिकेट गर्छ यो प्रोसेसलाई किनभने उसको एउटा ट्र्याक रेकर्ड हुनु पऱ्यो नेसनले चिने मान्छे हुनु पऱ्यो नि अब त्यस्तो त्यस्तो कुरा फेरि के छ भने राजनीतिक एउटा एउटा दबावको कारणले त्यस्तो कुरोहरूलाई ड्रप्ट गराउन खोज्दैछ भन्दाखेरि के छ भने जुन संविधान सभाको निर्वाचन गराउने जुन कानुन हुन्छ त्यो कानुनमा चाहिँ के छ भने वास्तवमा एउटा त्यो पुरानो कानुनको जस्तो हुनुहुँदैन त्यसलाई चाहिँ के छ भने एउटा फेरबदल गर्नु जरुरी छ र त्यो भएन भने भनेदेखि चाहिँ एउटा निर्वाचनको लागि विश्वसनीय वातावरण बन्दैन र निर्वाचन भएर पनि के छ भने संविधानको सुनिश्चितता हुँदैन संविधानको सुनिश्चितता त्यसमा पनि लोकतान्त्रिक संविधानको सुनिश्चितता चाहिँ के छ भने आवश्यक तत्त्व हो हरिकृष्णजी अब नेपाल बार एसोसिएसनले चाहिँ नेपालको विभिन्न पटक पटक आन्दोलनहरूमा चाहिँ नेतृत्व गर्ने अनि त्यस्तै गरी मुलुक सङ्कटमा परेको बेलामा निकास दिनको लागि भूमिका खेल्दै आएको छ अब अब चाहिँ शान्ति प्रक्रियाको पूर्णता र संविधान निर्माण गर्नको लागि अबको बारको भूमिका के हुन्छ लोकतन्त्रका लागि र लोकतान्त्रिक मूल्य र मान्यता कायम राख्नका लागि आफ्नो अभियान सदा सर्वदा जारी राखिरहन्छ जारी राखिरहन्छ अब त्यो लोकतन्त्रमाथिको खतरा कुन रूपमा अगाडि आउँछ कार्यक्रम चाहिँ त्यसै रूपमा तय हुन्छन् लोकतन्त्रलाई साँच्चीकै एउटा गम्भीर आघात पर्ने किसिमबाट यदि चाहिँ मतलब के भन्दाखेरि प्रहार हुन थाल्यो भने भोलि नेपाल बार सङ्घले चाहिँ एउटा आन्दोलनकै रूपमा अगाडि बढ्नुपर्ने अवस्थाहरू पनि उत्पन्न चाहिँ हुन सक्छन् र हुन्छन् त्यो त त्यसरी हामीले अब आन्द ती ती तय गर्छौँ त्यो त्यो बेलामा चाहिँ नि हामीले एउटा त्यो त्यो स्थितिबाट पनि अगाडि बढ्नुपर्ने अवस्थाहरू चाहिँ आउन सक्छ त्यसैले नेपाल बार एसोसिएसनले अहिले पनि चाहिँ के भन्दाखेरि शान्तिका लागि स्थायित्वका लागि र संविधान निर्माणका लागि चाहिँ चाहिँ जुन एउटा भूमिका खेल्नुपर्ने हुन्छ रचनात्मक किसिमको चाहिँ भूमिकाहरू चाहिँ खेल्नुपर्ने हुन्छ र अहिले पनि हामीले त्यसैले भनिरहेका छौँ कि वास्तवमा एउटा संविधानवादको सिद्धान्तलाई चाहिँ मतलब के भन्दाखेरि तिलाञ्जली दिएर चाहिँ अहिले एउटा चाहिँ मतलब के भन्दाखेरि चाहिँ सरकार निर्माण गर्ने दिशातिर चाहिँ राजनीतिक दलहरू अग्रसर हुन लागेका थिए त्यही बेलामा नेपाल बाह्र हस्तक्षेप गरे हो कि वास्तवमा यो मिल्दैन है भनेर चाहिँ भने लोकतान्त्रिक मूल्य र मान्यताको आधार स्तम्भ नै भत्काउने काम गर्छ त्यो आधार स्तम्भ शक्ति पृथ्वीकरणको सिद्धान्त नै हो त्यसैले शक्ति पृथकीकरणको सिद्धान्त भएन भने लोकतन्त्र चाहिँ कायम रहन सक्दैन भन्ने मान्यतै हो त्यसैले गर्दाखेरि लोकतन्त्र अनुरूपको चाहिँ लोकतान्त्रिक संविधान निर्माणका लागि लोकतान्त्रिक सरकारले लोकतान्त्रिक प्रक्रिया अप्नाएर चाहिँ गर्नुपर्छ भनेर चाहिँ भन्ने मान्यता राखेरै हामी चाहिँ वास्तवमा चाहिँ के भने अगाडि बढेका थियौँ त्यसलाई कुल्चिने काम भयो राजनीतिक दलहरूले त्यसलाई नजरअन्दाज गरेर अगाडि बढ्ने काम गर्नुभयो जो चाहिँ चारवटा राजनीतिक दलहरू आफूलाई अहिले चाहिँ मतलब के भने जनताको म्यान्डेट प्राप्त भनेर चाहिँ भन्नुभयो तर जनताको म्यान्डेटको अपमान गरेर हिँड्ने काम पनि उहाँहरूले नै गर्नुभयो यसरी चाहिँ जानुभएकोमा नेपाल बार एसोसिएसनले चाहिँ सजग बनाउने काम चाहिँ गरेको हो होइन सजग गराउँदा गराउँदै पनि उहाँहरू हिँड्नु भएको छ र अहिले पनि हामी चाहिँ मतलब के भन्दाखेरि यदि चाहिँ निर्वाचन सम्पन्न गराउने हो भने चाहिँ अहिले जुन एउटा खतरामा परिरहेको शक्ति पृथ्वीकरणको सिद्धान्त छ त्यसलाई चाहिँ मतलब के भन्दाखेरि जोगाउने काममा अझै पनि चाहिँ मतलब के भन्दाखेरि लाग्नुपर्छ अहिले कम्तीमा सर्वोच्च अदालतले तपाईँ चाहिँ मतलब के भने त्यो प्रधान न्यायाधीश भन्ने चाहिँ लेख्नु लेख्दै नलेख्नुहोस् है भनेर चाहिँ भनिदियो अहिले त्यस पछाडि उहाँले लेख्न छोड्नु भएको छ अहिले त्यो एउटा काम चाहिँ सर्वोच्च अदालतले पनि भनिसक्यो तर पनि चाहिँ मतलब के भने उहाँले राजीनामा दिने काम गर्नुभएको छैन राजनीतिक दलहरूले राजीनामा गराउन चाहिरहेका छैनन् अझै पनि अझै पनि उहाँहरू आफ्नो हटमा कायम हुनुहुन्छ त्यस कारणले गर्दाखेरि म अझै पनि के भन्छु भन्दाखेरि यदि चाहिँ चाहिँ देशमा संविधान निर्माण गर्ने हो संविधान सभाको निर्वाचन गर्ने हो भने अहिले विरोधमा रहेका राजनीतिक दलहरूलाई पनि सहमतिमा ल्याएर अनि मात्रै चाहिँ मतलब के भन्दाखेरि अगाडि बढ्नु आवश्यक हुन्छ र त्यसको लागि नेपाल बार एसोसिएसनले पनि पर्ने यसरी एउटा विधि सम्मत लोकतान्त्रिक मूल्य र मान्यता सम्मत ढङ्गबाट यदि अगाडि बढ्ने परिस्थिति सिर्जना भयो भने नेपाल बार एसोसन जहिलेसुकै के भन्दाखेरि क्रियाशील हुने र त्यसलाई रचनात्मक रूपमा चाहिँ सहयोग गरेर यसलाई चाहिँ एउटा अन्तिम तहमा पुर्याउने काममा चाहिँ सधैँ चाहिँ मतलब के भने क्रियाशील भएर लाग्छ यहाँहरू दुवैजनाको अमूल्य समयको बावजुद पनि कार्यक्रम सापाललाई समय दिनुभयो त्यसका लागि दुवैजनालाई धेरै धेरै धन्यवाद यहाँलाई पनि धेरै धेरै धन्यवाद धन्यवाद गएको चैत तीस गते ठुटल सम्मिलित उच्च स्तरीय राजनीतिक समितिले नेपालको शान्ति प्रक्रिया पूरा भएको घोषणा गरे झण्डै सात वर्षपछि नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुगेको राजनीतिक दलहरूले घोषणा गरेका हुन् दुई हजार त्रिसठी साल मङ्सिर पाँच गते तत्कालीन विद्रोही माओवादी र तत्कालीन सरकारबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरपछि सुरु भएको शान्ति प्रक्रियाको काम सेना समायोजनपछि टुङ्गिएको घोषणा गरिएको हो तर दलहरूले सेना समायोजनको काम सकिने बित्तिकै शान्ति प्रक्रिया टुङ्गिएको भनेर सेना समायोजनलाई मात्रै शान्ति प्रक्रिया मान्नु गलत हो भन्ने विश्लेषकहरूको भनाइ छ शान्ति प्रक्रियाको एक पाटो बेपत्ता भएकाको छानबिन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 साथी सोहम सुवेदी र प्राविधिक साथी एकराज भण्डारी सहित दीपक आचार्य र म उषा केसी पनि विदा हुन्छौँ आउँदो साताको साझा नेपालमा फेरि भेटौँला धन्यवाद Arpan time check Arpan time check